सकेपछि गएर आफ्नो भिनाजुहरूले चलाएको पसललाई लिएर पसल चलाउन थालिछन् दिदी भिनाजुको पसल चलाउन थालिछिन् चलाउन थालिसकेपछि फेरि मलाई फोन आयो घरबाट यस्तो यस्तो घटना भयो मैले भने ठिकै छ अब के गर्नु म विदेशमा छु म बाध्य छु म के गर्न सक्दिनँ भनेर मैले फेरि त्यो कुरालाई पनि त्यति गहन रूपले लिन सकिनँ नसकिसकेपछि फेरि उनलाई मैले फोन गरेँ फोन गरिसकेपछि उनले मलाई भनिन् म तपाईँकी हुँ तपाईँको मायामा म छु मैले तपाईँको राम्रोको लागि जो गरेछु मैले घर गएर केही गर्न सक्दिनँ म तपाईँ मलाई विश्वास गर्नुहोस् मैले एकदम मैले यहाँ पसल गर्नेछु हजुर आइसकेपछि हामी दुवै यहाँ बसौँला राम्रो हुन्छ सबै कुरो भनिन् मैले पनि सोचेँ हो आजकलको जिन्दगानी हो घाँस दाउरा गरेर त हुँदैन ठिकै छ गर भन्ने प्रयासले मैले गर्ने अनुमति दिएँ दिइसकेपछि फेरि अब त्यहाँ पसल लिएको रकमहरू पठाउनु पर्ने भयो म भर्खर विदेश गएको थिएँ साथीभाइहरू सबैसित दुःख सुख खर्च गरी उधारो माएर मैले उनलाई मलाई पसलको पैसा पठाइदिएँ अनि पसल लिइसकेपछि अब उनको व्यवहार हल्का तरिकाले फोनहरू कम हुने यस्तो काम भयो त्यही पनि मैले कुनै कुरामा शङ्का गरिनँ मलाई पूर्ण विश्वास र माया थियो उनीमाथि जब उनले कसम खाएकी थिइन् उनले भनेकी थिइन् म जिन्दगीभर तपाईँलाई माया गर्छु तपाईँको राम्रोको लागि मैले गरेकी हुँ भनेर उनले भनिन् त्यसपछि कुरा गर्दा गर्दै फक्कानो छाड्नुभयो तपाईँले हिजो गरेका बाचा कसमहरूलाई स्मरण गर्नुभयो यस सन्दर्भमा तपाईँको यो भावनासँग मेल खाने एउटा गीत सुनाइदिन चाहन्छु है त ए तिम्रो छाया टल्किरा जुनमा टल्किरा जुनमा ए हो जसका कोठे राज्य वैदेशिक रोजगार नभई पनि नहुने के गर्ने हामी नेपाली गरिब छौँ बेरोजगारी छौँ समस्या यस्तो छ तर वैदेशिक रोजगारमा गएपछि त्यति दुःख मेहनत गरेर कमाएपछि फेरि घरमा यस्तो भइदिने तपाईँले अहिले सम्बन्ध विच्छेद गर्दा कति रकम तिर्नु पर्यो र पहिला हिनाबिना भयो भनिएको रकम के कति जति तपाईँको हिनाबिना भयो पहिला मेरो मेरो पसलमै मैले पसलको मैले पसलको लागि नै मैले कमाएको सबै विदेश विदेशमा कमाएको सबै पैसा त्यही पसलको लागि लगानी गरेँ मेरो भविष्य राम्रो हुन्छ भनेर मैले करिबन मैले कमाएको चौध पन्ध्र लाख रुपियाँ सबै त्यहीँ लगानी गरेँ त्यसपछि उनले अनेक बाहना गरेर मसीबाट पैसा मागिन् अनि मैले अनेकौँ पैसाहरू उनलाई पठाइदिएँ अनि उनले गरगहना बनाउने लाग्ने लुकाउने अनेकौँ दुष्प्रयासहरू गरेकी रहेछन् मलाई थाहा भएन मेरो मैले किनिदिएको सबै सात आठ तोला सुन पनि सबै मबाट गइसक्यो अहिले मलाई खुद खर्च भराइ भनेर छ लाख रुपियाँ उल्टो मैले भर्नु परेको छ मेरो सबै सम्पत्ति त्यो भएको हिनामिना गरेर पर अनैतिक सम्बन्ध राखेर उसले सबै नष्ट गरिदिन् मेरो सम्पत्ति जति अनि परपुरुषलाई नै अनेकौँ सामानहरू किनिदिने पल्सर बाइकहरू किनिदिने गहनाहरू बनाइदिने र परपुरुषसित रात बिताउने काम भयो मेरो लागि आइदियो भन्दा दुःखको कुरा के हुनसक्छ र मैले अब कहिले पनि केही गर्न सकिनँ सधैँभरि उनको इच्छामा चल्नुपर्ने बाध्य भयो म एक रात पनि उनको इच्छा बिना उनीसित गुजार्न सकिनँ मलाई जिन्दगीमा यहाँभन्दा ठुलो पीडा एक पुरुषको लागि के हुनसक्छ जब आफ्नो आफ्नो स्त्रीले यस्तो धोका दिन्छ भने बुझले कुरा न बुझे पछि मनमा कुरा नलिए पछि दुःख तिम्रा सबैले बुझे पछि मनमा कुरा मनमा फिर्ता मर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा गए गएपछि भयो यो त्यसै मर्ने नै भयो आ यो मन त्यसै मर्ने नै भयो अझै पनि उहाँले उहाँकी पूर्वपत्नी भन्नुपर्छ उहाँलाई सम्झिँदै रुँदै गर्नुहुन्छ केही बेर अघि मात्र उहाँको सम्बन्ध विच्छेद भयो यही सदरमुकाम तङ्गासमा लगत्तै उहाँले ओजेलका खबरमा आम पत्नी पीडित पुरुषहरूको प्रतिनिधिमूलक मेरो वेदना राखिदिनुहोस् भन्नुभयो र मैले उहाँको वेदनाका लागि उहाँलाई निम्ताएर कुराकानी गर्दैछौँ र यहाँनिर यस घटनाक्रमलाई नजिकबाट निहाल्नुहुने र यस मुद्दालाई सहजीकरण गर्नका लागि पटक पटक तङ्गासमा धाउनुहुने अस्लेबाका समाजसेवी शेरबहादुर चौ चौहानसँग थोरै कुराकानी गर्न गइरहेका छौँ शेरबहादुरजी तपाईँ यस घटनाक्रमलाई सहजीकरण गर्न पटक पटक धाउनुभयो यसलाई नजिकबाट तपाईँले बुझ्दाखेरि के पाउनुहुन्छ दोषी को हो यो दोषी चाहिँ मलाई के लाग्छ भने अहिलेको यो जुन जसरी युवाहरू विदेशतिर पलायन हुँदै हुनुहुन्छ दोषी भनेको जसरी चाहिँ युवाहरूले विदेश पलायन हुँदा आफ्ना श्रीमतीलाई कसरी चाहिँ राख्न पर्ने हो आफ्ना बुवा आमाको चाहिँ के अरे काखमा नछोडेर उहाँहरूले आफ्ना श्रीमतीले जे भन्छन् अनि त्यसरी नै उहाँहरूले आफ्नो घरदेखि टाढा अथवा आफ्ना श्रीमतीले जहाँ जसरी बस्नु भन्नुहुन्छ त्यो ठाउँमा रूपमा उहाँहरूले चाहिँ राख्ने काम गर्नुहुन्छ जसको पछाडि चाहिँ परिणाम उहाँहरूलाई अहिले यसरी चाहिँ युवाहरूलाई भोगिरहनु परेको अवस्था हो एउटा र अर्को कुरो चाहिँ के छ भन्नुहुन्छ भने मैले समग्रमा भन्नु पर्दाखेरि हाम्रा चाहिँ के अरे नेपालका चाहिँ चेलीबेटीहरूलाई दिदीबहिनीहरूलाई मैले के भन्न चाहिँ अनुरोध गर्छु भने जसरी तपाईँहरूको श्रीमानहरू तपाईँहरूकै निमित्त विदेशमा चाहिँ जसरी पलायन हुनुहुन्छ त्यो कसका लागि एउटा खालि खाडी चाहिँ मुलुकमा जानुहुन्छ कसका लागि त भन्दा तपाईँ र तपाईँकै बच्चाका लागि अथवा आफ्नो परिवारको लागि राम्रो चाहिने के अरे परिवार एउटा चाहिँ तपाईँको समृद्ध परिवार परिवार र चाहिँ एउटा सुखमय परिवार राख्नको निमित्त उहाँहरू बाह्र बाह्र घन्टा चाहिँ तपाईँको विदेशमा गएर चाहिँ के अरे खाडी मुलुकमा गएर उहाँले दुःख खुन पसिनाहरू बगाउनुहुन्छ र यो कुरा हामीले अलिकति नबुझेर कसैले कसैले बुझेर पनि त्यो कुरालाई कुनै वास्ता नगरिकन उसको एउटा व्यवस्था गरेर हामीले के गरिन्छ त भन्दा अर्काको श्रीमानलाई आँखा लगाउने एक अर्काको श्रीमानसँग नचाहिने व्यवहार गर्ने यस्तो किसिमले चाहिँ के भइरहेको छ त भन्दाखेरि हामीमा एउटा चाहिँ त्यो खालको एउटा विकृति आएको छ र म एउटा समाजसेवी काम गर्दै जाँदाखेरि मैले यस्ता कयौँ तपाईँको चाहिँ के अरे सयौँ केसहरू फेला पारेको छु र मैले यसै उज्जवल खबरबाट मैले के भन्न चाहन्छु भने सम्पूर्ण चाहिँ के अरे नेपालका दिदी बहिनीहरूलाई अथवा भन्नुहोस् यहाँका चाहिँ युवाहरूलाई अब उहाँको पक्षमा जस्तै चाहिँ यथार्थ भन्नुपर्दा त्यो चाहिँ पीडित भनेको पदमजी नै हो किन पदमजी चाहिँ के अरे पीडित हो भने उहाँले अब दुई दुई जग्गा चाहिँ के अरे गल्फ कन्ट्रीमा गएर चाहिँ के नोकरी गर्नुभयो जसको पछाडि उहाँको भनाइ बयान अनुसार मैले चाहिँ नि के अरे मेरो परि श्रीमतीले जे जे भन्नुभयो त्यसरी माने घरदेखि म अलग भएर उनले जे गरिन् मैले त्यही चाहिँ पसल खोलिदिएँ अनि मैले यत्रो यत्रो चौध लाख रुपियाँको चाहिँ पसल राखेर पछि गएर आउँदाखेरि हरि हिसाब मैले नपाउनु अनि चाहिँ के अरे अर्कासँग उहाँले एउटा सम्बन्ध गर्यो सम्बन्ध गरेको चाहिँ के अरे हामीले एउटा चाहिँ रेकर्डमा पनि हामीले सुन्न पायौँ त्यो रेकर्ड पनि हामीले दुई तिन पटक सुन्यौँ र यस्तो सुन्दा साह्रै दुःख लाग्यो र मलाई के लाग्छ भने यो भनेको पीडित भनेको चाहिँ पदम हो हस् धन्यवाद